मुक्त हलियाहरूको पुनस्थापनामै छत्तिस वर्ष लाग्ने विवरण सुटेका अन्य दस हजार हलियाहरू मुक्त गर्न दशकौं बित्ने निश्चित भारतसँगको बैतडीको झुलाघाट सिमानाकाबाट पाँच किशोर किशोरीको उद्धार बैतडीबाटै लागु औषध सहित एकजना पक्राउ व्यापारीहरूलाई सडक पेटीमा पसलका सामग्रीहरू नराख्न प्रशासनको आग्रह अटेर गर्नेलाई कारवाही गरिने कैलालीबाट स्थानीय तहका दुईवटा खाका केन्द्रमा पठाउने तयारी र आउँदो महिनाबाट चाडबाड लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आउने दार्चुलाका दुई गाविसमा निर्माण गरिएका सार्वजनिक शौचालयमा पानीको अभाव प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot इनबीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु हिजो मुक्ति दिवस मनाइएको छ मुक्ति घोषणा भएको आठ वर्ष पूरा भएको छ तर उनीहरूको पुनस्थापनाको काम भने कछुवा गतिमा रहेको छ दुई हजार साल देखि संगठित रूपमा मुक्तिका लागि आन्दोलन गर्दै आएका मध्य र सुदूरपश्चिमका बाह्र जिल्लाका हलिया समुदायको थानका लागि दुई हजार पैसठी भदौ एक्काइस गते सरकारले मुक्ति घोषणा गरे तापनि उनीहरूको दैनिकीमा सुधार भएको देखिँदैन बरु बिचल्लीमा परेका छन् सरकारले हलियाहरूलाई मुक्त घोषणा गरिदिएपछि उनीहरू न त साहुको हलो जोतेर खान सक्ने भए न त उचित पुनस्थापनाको काम नै तीव्र गतिमा अगाडि बढ्यो जसले गर्दा उनीहरू घर न घाटका भएका छन् तर पुनस्थापनाको काम भने शुरू नभएको होइन धेरै वर्षपछि हाल आएर पुनस्थापनाको कार्यक्रम सञ्चालनमा रहेको छ तर उक्त पुनस्थापनाको कार्य कछुवाको गतिमा चलिरहेको छ धेरै वास्तविक हलियाहरू अझै मुक्त हलियाको सूचीमा छुटेका कुराहरू पनि आइरहेका छन् तर पुनस्थापनाको गति हेर्दा मुक्त गरिएका भनिएका उन्नाइस हजार बढी मुक्त हलियाहरूको पुनस्थापनाको काम कछुवाको गतिमा हुँदा मुक्त हलियाहरूले छिटो पुनस्थापना हुनेमा विश्वस्त छैनन् सरकारले अघिल्ला दुई आर्थिक वर्ष लगाएर तेह्र सय तीनजना मुक्त हलियाहरूको पुनस्थापना गरेको छ जस अनुसार मुक्त गरिएका हलियारको पुनस्थापना हुन छत्तीस वर्ष लाग्ने राष्ट्रिय हलिया मुक्ति समाज महासंघ नेपालका अध्यक्ष राजुराम भुलले जानकारी दिएका छन् उनले भने नेपाल सरकारले जुन गतिमा अहिले पुनस्थापना गरिरहेको छ त्यो अनुसार छत्तीस वर्ष पुनस्थापना बित्नेछ त्यतिखेरसम्म त कतिपय मुक्त हलियाको ज्यान नरहन पनि सक्छ बाह्र जिल्लाहरूका उन्नाइस मुक्त हलिया परिवारहरूको पुनस्थापनामै सरकारले साढे तीन दशक बिताउने छाँटकाँट देखिँदैछ उनले भने मुक्त हुन बाँकी अझै दस हजार हलियारको तथ्याङ्क हामीहरूसँग छ उनीहरूलाई मुक्त कहिले गर्ने अनि पुनस्थापना कहिले गर्ने हलिया मुक्ति घोषणाको आठ वर्ष पूरा हुँदासम्म पनि मुक्त हलियाहरूले गाँस बाँस र कपासका लागि संघर्ष गर्दै आएका छन् उनीहरूले विभिन्न समयमा सरकारसँग भएका सहमति कार्यान्वयन गर्न माग गरेका छन् हिजो डडेलधुरामा हलिया मुक्ति दिवस मनाउने क्रममा मुक्त हलियाहरूले परिचय पत्र वितरण र प्रमाणीकरणको कार्य चाँडो सम्पन्न गर्न माग गरेका छन् सरकारले मुक्त गरिदिएपछि सक्नेले अहिले ढुङ्गामुडा फरेर दैनिकी गुजारा गरिरहेका छन् भने पाखुरा चलाउन नसक्नेको बिजोग भएको छ हरेक हलियाका सरकार विरूद्धका थुप्रै गुनासाहरू छन् घर बनाउनलाई रकम पाएका पुनस्थापनाको प्याकेजमा समावेश मुक्त हलियाहरूले पैसा अभावमा घर अधुरी रहेको मुक्त हलिया हिरादेवी पल्लेले बताउनु भएको छ मुक्त भइसकेका कतिपय हलियाको पुनस्थापना हुन नसक्दा उनीहरू बाध्य भएर पुनः हलिया भएरै बस्न बाध्य भएका छन् कतिपय मुक्त हलियाहरूले बलियाले कमै खाने भाँडो बनाइएको समेत आरोप लगाएका छन् पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो अहिले दाहाल पुनः सरकारको नेतृत्वमा छन् हलिया मुक्ति घोषणा गरेको सरकारले अब पुनस्थापनाको काम पनि छिटो टुङ्ग्याउनु पर्ने जिल्ला हलिया मुक्ति समाज डडेलधुवाका अध्यक्ष तुलाराम सार्कीले बताउनु भएको छ भारत जान लागेका पाँच किशोर किशोरीहरूलाई प्रहरले हिजो बैतडीको भारतसँगको सिमानाका झुलाघाटबाट उद्धार गरेको छ उद्धार गरिनेमा बैतरीको शिवलिङ तीनका साली भान दमाईका अठार वर्षीय छोरा दीपक दमाई थलाकाँडा आठका जंगी दमाईकी पन्ध्र वर्षीय छोरी सनमती दमाई महादेव स्थान चार जसाउका गणेश दत्त पन्तका सोह्र वर्षीय छोरा विष्णु दत्त पन्त सोही ठाउँका हरिदत्त पन्तका सत्र वर्षीय छोरा बसन्तराज पन्त र रामदत्त पन्तका सत्र वर्षीय छोरा पुष्कर राज पन्त रहेका जिल्ला प्रहरी कार्यालय बैतरीका प्रहरी नायब परीक्षक बाल नरसिंह राणाले जानकारी दिनुभएको छ उनीहरूलाई प्रहरीले हिजै बैतरको सिमानाका झुलाघाटमा हातमा रहेको प्रहरले शंका लागेर सोधपूछ गर्दा घर परिवारलाई थाहै नदिई भारत जान लागेको खुलेपछि उद्धार गरिएको हो उद्धार गरिएका किशोर किशोरका परिवारलाई सम्पर्क गरी परिवारको जिम्मा लगाइने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतलीले जनाएको छ पछिल्लो समय बैतलीमा विद्यालय छोडेर भारत जाने किशोर किशोरको संख्या बढ्दै गइरहेको छ प्रहरले लागो सहित बैतडीमा एकजनालाई पक्राउ गरेको छ विशेष सुराकीको आधारमा प्रहरले दशरथ चन्द्र नगरपालिका आठ त्रिपुराका तेत्तीस वर्षीय योगेन्द्र कुमार थापालाई पक्राउ गरेको हो सोमबार बेलुका थापाको पसलमा टिनको डब्बाभित्र लुकाइराखेको अवस्थामा दुई सय ग्राम चरेस र ससाना कागजको पोकामा बेरेर राखेको अवस्थामा चरेस सहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब परीक्षक बाल नरसिंह राणाले जानकारी दिनुभएको छ थापाले पसलबाट चरेस बिक्री वितरण गर्ने गरेको प्रहरले जनाएको छ थापा विरूद्ध लागो बेचबिखनको मुद्दा चलाइने प्रहरले जनाएको छ जिल्ला प्रशासन कार्यालय डडेलधुराले जिल्लाको मुख्य बजार बागबजार र तुफान डाँडा क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएकाहरूलाई सड़क पेटीमा पसलका सामानहरू नराख्न आग्रह गरेको छ एक सूचना जारी गर्दै जिल्ला प्रशासनले ती क्षेत्रका विभिन्न उद्योगी व्यापारीहरूले आफ्नो पसल अगाडि सार्वजनिक सड़क पेटी अतिक्रमण गरी पसलका सामग्रीहरू बाहिर राख्ने गरेको भन्दै त्यसले मानिसहरूको आवाजातमा समस्या भएको र दुर्घटनाको जोखिम पनि बढ़ेको भन्दै त्यस्तो नगर्न आग्रह गरेको हो अटेर गर्नेलाई प्रचलित कानून बमोजिम कार्यवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी करूणाकर अवस्थीले जानकारी दिनुभएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज वा इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति कैलालीले जिल्लामा तीन स्थानीय तहको संख्या थप्ने तयारी थालेको छ विभिन्न क्षेत्रको विवाद प्राविधिक सहयोग समिति कैलालीले तीनवटा स्थानीय तह थप्ने तयारी थालेको हो आगले कैलालीमा दसवटा स्थानीय तहको संख्या तोके पनि विवाद मिल्ने संकेत नदेखिएपछि तीन स्थानीय तह थपेर तेह्र र दसका गरी दुईवटा खाका केन्द्रमा पठाउने तयारी गरेको प्राविधिक समितिका सदस्य योगेन्द्र ओझाले जानकारी दिनुभयो उहाँले कैलालीको अत्तरीय नगरपालिका र गोदावरी गाविसलाई एक नगरपालिका तथा पहाड़ी क्षेत्रमा तीन गाउँपालिका र मुनुवा नारायणपुर जानकीनगर र धनसिंह महेन्द्रपुरलाई एक गाउँपालिका बनाउने तयारी भएको बताउनु भयो आयोगले तोकेको दश र विवाद मिल्न नसकेपछि जिल्लामा तयार पारिएको तेह्र स्थानीय तहको संख्या सहितका दुई खाका केन्द्रमा पठाउन लागेको प्राविधिक सहयोग समितिका संयोजक एवं स्थानीय विकास अधिकारी केशव प्रसाद विमलीले बताउनु भएको छ यसैबीच कैलालीको अत्तरी नगरपालिका आठका स्थानीयहरूले आफूलाई धनगढ़ीमा गाभ्न माग गरेका छन् संयोगको संख्यामा हिजो जिल्ला विकास समितिमा पुगेका उनीहरूले अत्तरिया टाढा परेकाले धनगढ़ीमा गाभ्न माग गरेका हुन् उता पहाड़ी क्षेत्रमा अलग गाउँपालिकाको माग गर्दै गठित संघर्ष समितिले तेह्र स्थानीय तह बनाउने प्रस्तावको स्वागत गरेको छ पहाड़ी क्षेत्रका तीन गाउँपालिका बनाउने गरी तेह्र स्थानीय तहको प्रस्ताव गरेपछि संघर्ष समितिले उक्त प्रस्तावको स्वागत गरेको हो असोज एक गतेदेखि देशका विभिन्न स्थानमा सुपथ मूल्यका पसल सञ्चालन हुने भएका छन् दशैं तिहारलाई लक्षित गर्दै सरकारले सुपथ मूल्यका पसल सञ्चालनको तयारी गरेको हो साल ट्रेडिङ नेशनल ट्रेडिङ र खाद्य संस्थानले संयुक्त रूपमा विभिन्न स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गर्नेछन् असोज एक गतेदेखि खुल्ने सुपथ मूल्यका पसल कार्तिक एक्काइस गतेसम्म सञ्चालन हुनेछन् आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्द राम रेग्मीले असोज एक गतेदेखि सुपथ पसलबाट घिउ चिनी ग्यास चामल फापर नुन लगायत उपभोग्य वस्तु छुटसहितको मूल्यमा किन्न पाउने बताएका छन् आपूर्ति मन्त्रालयले दशैंका अवसरमा उपभोग्य वस्तुहरूमा के कति छुट दिन सकिन्छ भन्ने विवरण बुझाउन नेपाल चेम्बर्स अफ कमर्सलाई आग्रह गरेको छ त्यहाँबाट उपभोग्य वस्तुमा हुने छुटको सूची अनुसार सरकारले सहुलियतको घोषणा पनि गर्ने भएको छ खाद्य संस्थानले चामल खसीबोका गेडागुडीमा छुट दिने भएको छ चामलमा प्रति किलो पाँच रुपियाँ छुट दिने तयारी गरिएको छ नेपाल साल ट्रेडिङ कर्पोरेशन धनगढ़ीका सहायक महाप्रबन्धक केशव प्रसाद पाण्डेका अनुसार सुदूरपश्चिममा कुन कुन ठाउँमा सुपथ मूल्य पसल राखिन्छन् भन्ने विवरण केन्द्रबाट प्राप्त भइसकेको छैन साल ट्रेडिङ कर्पोरेशनले चिनी प्रति किलोग्राम पाँच रुपियाँ र नुन प्रति किलोग्राम दुई रुपियाँ छोड दिने तयारी गरेको छ डीडीसीले घिउमा प्रति किलोग्राम दस रुपियाँ छोड दिने तयारी गरेको छ तर यसबारे अन्तिम निर्णय भने भएको छैन ग्यास प्रति सिलिण्डरमा पचास रुपियाँ छोटको निर्णय भइसकेको छ अघिल्ला वर्षहरूमा शपथ मूल्य पसल सञ्चालन गरे बापत सरकारले खाद्य संस्थान साल ट्रेडिङ र नेशनल ट्रेडिङलाई गरी एघार करोड़ बाइस लाख रुपियाँ शोध भर्ना दिन बाँकी रहेको छ अर्थ मन्त्रालयले अनुदान रकम भुक्तानी नदिँदा संस्थानहरूले पसल सञ्चालनमा समस्या भएको बताएका छन् दार्चुलाको गोकुलेश्वर र शिखर गाविस निर्माण गरिएको सार्वजनिक शौचालयमा पानी अभाव भएको छ खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय र सामुदायिक ग्रामीण विकास समाज नेपाल अन्तर्गत सेवक नेपाल तथा गाविसको सहयोगमा निर्माण भएको सार्वजनिक शौचालयमा पानी अभाव भएको हो यसअघि सार्वजनिक शौचालय अभावमा खुल्ला दिशामुक्त घोषणामा दुवै गाविस खुल्ला दिशामुक्त घोषणामा समेत ढिलाइ भएको थियो अहिले सार्वजनिक शौचालय निर्माण भए पनि शौचालयसम्म पानी पुर्याउन नसकिएको शिखर गाविस सचिव हरिहर खडायतले बताउनु भएको छ शौचालय निर्माण गरिएको भए पनि पानी नहुँदा प्रयोगमा आउन सकेको छैन शौचालय निर्माणको लागि पाइप अभाव रहेको गाविसले जनाएको छ शिखर गाविसमा निर्माण भएको कोठे शौचालय निर्माणको लागि एक मिटर बढ़ी पाइप चाहिएको छ खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयका प्रतिनिधि पदम बहादुर चन्दले सार्वजनिक शौचालयको पानी पुर्याउन पाइप उपलब्ध गराउने बताउनु भएको छ गाउँ सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठकमा पानीको लागि पाइप उपलब्ध गराउने बताउनु भएको छ उता गोकुलेश्वर गाविसमा सार्वजनिक शौचालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ शौचालय निर्माणको काम सकिन लागे पनि पानी अभाव रहेको होटल